नमस्ते अनि धेरै धेरै स्वागत छ रेडियो अर्फ एक सय सात पाँच मेगाहरको प्रस्तुति कार्यक्रम पप ग्यालरीमा कार्यक्रम पप ग्यालरीको साथमा छु म तपाईँको दिलको साथी राजन दिल गुरुङ अनि मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सपोर्ट गर्दै हुनुहुन्छ technician partner Raj Paudyal okay friend सदाको चाहिँ आज पनि एक बजेको अर्पण खबर सुनिसक्नु भएको छ आज शनिबार बिदाको दिन तपाईँसँग रमाइलो गर्नेछौँ नेपाली पप सङ्गीतको कुराकानी लिएर आउने गर्छौँ सँगसँगै पप गीतहरू पनि बजाउने गर्दछौँ तर आज हामी प्रोग्राम पप ग्यालरीमा छुट्टै प्रस्तुति दिने प्रयत्न गरिरहेका छौँ आज हामीसँग नवोदित गायक हुनुहुन्छ हिपहप नेपहपमा एउटा चर्चा बटुल्ने प्रयासमा रहनुभएका नवोदित ऱ्यापर हुनुहुन्छ हामीसँग केही बेरपछि उहाँसँग कुराकानी गर्छु यति बेला भने तपाईँ रेडियो अर्पण एक सय सात पाँच मेगाहरू सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट सुनिराख्नु भएको छ प्रोग्राम पप ग्यालरी मैले अघि नै भनिसकेको छु आज हामी हिपहप सङ्घहरू सुन्छौँ एकजना सिङ्गर मसँग आउनुभएको छ नवोदित सिङ्गर हुनुहुन्छ हिपहपमा नेपमा भर्खरै प्रवेश गर्दै हुनुहुन्छ युट्युबमा एउटा चर्चा बटुल्ने क्रममा रहिरहनु भएको छ धेरै लामो कुरा नगरौँ उहाँलाई नै वेलकम गरेर उहाँबाट नै बुझौँ हिपहप भनेको के नेप भनेको के यसको बारेमा भविष्य कस्तो छ सोको जानकारी हामी उहाँबाटै लिन्छौँ आज मसँग हुनुहुन्छ प्रसन्न पाठक यस friend lonely boy Prasanna Pathak Prasanna भनेर चाहिँ यति बेला युट्युबमा चर्चा बटुल्ने क्रममा हुनुहुन्छ उहाँलाई वेलकम गर्छु वेलकम प्रसन्नजी धन्यवाद दाजु लन्ली बोय प्रसन्न यो लन्ली बोय प्रसन्न पाठकलाई छोडेर यसरी राख्नै पर्छ नेपमा नाम लन्ली बोय भन्नाले चाहिँ कस्तो भनेदेखि म चाहिँ होइन एउटा मेरो एउटा म्युजिकको एउटा अगाडि बढ्ने क्रममा चाहिँ एउटा कसलाई पनि चाहिँ होइन एउटा आफ्नो साथ नलिकन चाहिँ एउटा आफैले चाहिँ होइन म चाहिँ केही गरेर देखाउँछु होइन म एक्लैले चाहिँ मेरो म्युजिकमा चाहिँ म अगाडि बढ्छु भन्ने सोचेर चाहिँ मैले चाहिँ लन्ली बोय नै राखेको थिएँ पक्कै पनि लन्ली बोय आफै एक्लैले के गर्न सकिन्छ भन्नाले मैले एउटा मेरो जुन एउटा मेरो म्युजिक छ होइन एउटा म्युजिकको चाहिँ मेरो एउटा लाइफ मैले स्टार्ट गर्दैछु हो त्यसमा चाहिँ मैले चाहिँ होइन एउटा होइन अरूसँग चाहिँ एउटा नमिलेर कस्तो भन्दा एउटा एक्लैले आफैले चाहिँ केही गरेर देखाउँछु भन्ने चाहिँ मैले सोचेको जस्तो साथीभाइ बाबामा कसैको पनि सहयोग नलिकन यो क्षेत्रमा अगाडि बढ्न सजिलो छ र त्यो चाहिँ छैन होइन किनभनेदेखि एउटा मैले जस एउटा साथीहरूको पनि एउटा फ्यामिलीको पनि सबैको एउटा सपोर्ट चाहिन्छ होइन तर जस मैले मेरो जस एउटा भोकलको कुरामा चाहिँ होइन जस आफैले चाहिँ त्यो चाहिँ गर्छु भन्नु भनेको पक्कै पनि तपाईँले गर्नु पनि हुन्छ मैले कति गीतहरू सुनेको छु प्रसन्नजीको लन्ली बाई प्रसन्न यसरी भनौँ होइन धेरै गीतहरू सुनेको छु एकदम राम्रो पनि बनेको छ माहौल चाहिँ कसरी सिर्जना गर्नुभयो कहिलेबाट यो क्षेत्रमा लाग्ने जमर्को गर्नुभयो मलाई चाहिँ यो जुन एउटा नेपक छ होइन यसमा चाहिँ मेरो चाहिँ पहिलेदेखि चाहिँ एउटा धेरै इन्ट्रेस्ट थियो होइन म चाहिँ एउटा सानैदेखि चाहिँ अरू गीतभन्दा पनि म चाहिँ ऱ्यापमा नै मेरो चाहिँ इन्ट्रेस्ट बढी थियो अनि बिस्तारै चाहिँ मैले होइन एउटा त्यति मलाई म्युजिकहरूको बारेमा मलाई त्यति थाहा थिएन कि होइन रेकर्डिङहरूको बारेमा मेरो मामाको छोरा थियो होइन अनि उसले चाहिँ कस्तो हुँदाखेरि आफैले चाहिँ होम रेकर्डिङ गर्ने गर्दो रहेछ कि अनि उसलाई चाहिँ मैले कुरा गरेँ होइन कसरी गर्छु दाजु मैले त्योसँग सफ्टवेयर ल्याएर होइन पछि चाहिँ मैले आफैले चाहिँ सक्दो ट्राई गरेर आफैले चाहिँ मैले अनि अरूको गीतहरू प्र्याक्टिस गर्नु थालेँ र बिस्तारै चाहिँ आफैले चाहिँ गीतहरू आफ्नो निकालेँ अनि तपाईँ यहाँसम्म आउनुभएको छ युट्युबमा पनि केही चर्चा बटुल्ने क्रममा हुनुहुन्छ नवोदित हुनुहुन्छ तपाईँले भन्नुभयो अगाडि साथीभाइको सहयोग पनि पाएको छैन फ्यामिलीको सहयोग पनि पाएको छैन त्यसैले म लन्ली बोय प्रसन्न भएर चाहिँ अगाडि बढेको छु भनेर भन्नुभएको छ अप्ठ्यारो चाहिँ कतिको भएको छ अप्ठ्यारो अप्ठ्यारो नै छ किनभनेदेखि एउटा मेरो जो साथीहरूबाट सपोर्ट नभएको होइन है एउटा साथीहरूले चाहिँ के भन्छ सक्दो मलाई सपोर्ट गरेको छन् होइन उनीहरूले एउटा मेरो म्युजिकलाई चाहिँ एउटा सेयर गर्ने काम होइन एउटा जोस त्यसलाई चाहिँ प्रमोट गर्ने कामहरू नि सबैले गरिरहेका छन् तर एउटा फ्यामिलीबाट चाहिँ मेरो म मप्रति चाहिँ आज चाहिँ सपोर्ट छैन कि किनभनेदेखि आज एउटा जुन चाहिँ एउटा नेपपलाई चाहिँ एउटा रबार्सलाई होइन एउटा मान्छेहरूले चाहिँ आज हेर्ने एउटा दृष्टि एउटा बेग्लै छ नि त एउटा नराम्रो भन्ने सोच्छन् होइन एउटा ओडहरू मन पराउँदैनन् त्यही कारणले नै होला होइन तर किनभनेदेखि मैले चाहिँ के आश लिएको छु भनेदेखि होइन आज चाहिँ ठिक छ आज नराम्रो सोचेछन् भनेदेखि होइन म मलाई थाहा छ नि त मेरो होइन एउटा के गर्न सक्छु मैले भन्ने कुरा त त्यो मलाई थाहा छ होइन अरूले म त्यो चाहिँ होइन कोहीले बुझ्लान् कोहीले नबुझ्लान् तर होइन त्यो चाहिँ मैले यदि म होइन पछि गएर आफैले चाहिँ मैले एउटा केही गरेर देखाएपछि चाहिँ होइन मेरो एउटा फ्यामिलीलाई पनि चाहिँ हो हेर यसले गर्न सक्दो रहेछ होइन हामीले सपोर्ट गरेको भए हुँदो रहेछ भन्ने चाहिँ होला भन्ने चाहिँ मैले चाहिँ आश लिएर चाहिँ म अगाडि बढिरहेको छु हुन्छ प्रसन्नजी तपाईँको सङ्घहरू धेरै आएको छ लगभग पाँचवटा छवटा चाहिँ मैले युट्युबमा पनि देखेको थिएँ र सुनेको र अनि हेरेको पनि थिएँ र प्रसन्नको म यहाँनिर चाहिँ लाइभ चाहिँ त्यो आवाज सुन्न चाहन्छु सकिन्छ हजुर हुन्छ कलेजको त्यो फर्स्ट डे तिमीलाई मैले देखेँ त्यो फर्स्ट लुक्स मै मनमा नाम लेखेँ सजिएको थियो कलेजको ड्रेसमा सोचे कति राम्री हुन्छ बेहुलीको भेषमा बोल्न खोजे तिमीसँग तर आँटिएन साथीसँग भने उसले बालिदिएन हेरी बस्थ्यो तिमीलाई त्यो फर्स्ट बेन्चमा तिमी मात्र राम्री लाग्थ्यो सबैको मेचमा मनको कुरा मन मै साँचेर राख्थेँ भगवान्सँग तिमी पाऊ भनी सधैँ माग्थेँ ओके ओके थ्याङ्क्स तपाईँको यो आवाजमा तपाईँको यो लिरिक्स चाहिँ कसको छ लिरिक्स मेरो सबै आफ्नै सबै आफ्नै छ लिरिक्स त यसमा राम्रो नै छ नि समाजमा पस्ने खाले लिरिक्स नै छ यति राम्रो लिरिक्स छ सायद हिपहप भएको भएर यो ऱ्यापमा भएको भएर चाहिँ रुचाउँदैनन् भन्न खोज्नु भएको हजुर मेरो नराम्रो त छैन होइन एउटा लिरिक्स एउटा अपच हुने खालको छैन तर जस आजकल चाहिँ एउटा होइन जुन युवाहरू छ होइन युवाहरूलाई चाहिँ कस्तो भनेदेखि आजकलको युवाहरूलाई चाहिँ यो चाहिँ होइन मन पर्ला राम्रो लाग्ला तर जुन एउटा होइन एउटा जस यो गाइने शैलीलाई चाहिँ पुराना पिँढीहरूले चाहिँ रुचाउँदैन भन्नु पुराना पिँढीहरूले रुचाउँदैनन् त्यही हो अब त जमाना नयाँ पिँढीकै होइन र नयाँ पिँढीको हो तर जस एउटा हाम्रो अब जस फादरहरूको एउटा एजको छन् उनीहरूलाई चाहिँ एउटा पस्दैन भन्ने कुरा गर्नु बिस्तारै त्यो माहौल पनि आउला कुनै जमाना हिपहपको मात्रै होला नेपको मात्रै होला यति बेला भने प्रसन्नाको आवाजमा रहेको म्युजिकमा रहेको सङ्ग सुन्नुपर्ने बेला भएको छ फर्स्ट सङ्ग सुन्छौँ हामी लन्ली बोय लन्ली बोय त्यसपछि भने भर्खरै प्रसन्नजीले गाउनुभएको फर्स्ट लभलाई पनि केही बेरपछि सुन्छौँ यति बेला भने फर्स्ट सङ्ग भएको लाग्यो लन्ली बोय लन्ली बोय सबले मलाई भन्दछ नेट फकमा एउटा ऱ्यापर मलाई पनि गर्दछ कोही छैन मेरो साथ अब एक्लै हिँड्ने हो नेट फकमा अब एक्लै सबैसँग हिँड्ने हो लन्ली बोय लन्ली बोय सबले मलाई भन्दछ नेट फकमा एउटा ऱ्यापर मलाई पनि गर्दछ कोही छैन मेरो साथ अब एक्लै हिँड्ने हो नेट फकमा अब एक्लै सबैसँग हिँड्ने हो नाम मेरो प्रसन्न भन्छु मलाई लन्ली बोय बक्स नै हो मेरो साथ इट्स पङ्की गाई कसुकै होस् अगाडि छैन मलाई कोहीको बास जिन्दगीमा पङ्की गर्ने आँसु त माया मानी ढोका अरे जीवन मानि छोटे चोट ठुलो पनि मलाई सधैँको कसैको आफ्नो तालमा बसिन्छ आफ्नो तालमा भुलिन्छ पिउँदै अनि आफ्नै तालमा झुलिन्छ साथको साथ छ जब साथ पर्छ तब ती पानीको मात छ आफ्नो टाढा माया लेडी गई मेरो हात छोडेर छाया भए मलाई भन्दछ एउटा ऱ्यापर मलाई मनी गर्दछ कोही छैन मेरो साथ अब एक्लै हिँड्ने हो fuck my अब यसले सबैसँग भिड्ने हो लागि मलाई लागि सबले मलाई भन्दछ यो पटमा एउटा ऱ्यापर मलाई मनी गर्दछ कोही छैन मेरो साथ सबैले हिँड्ने हो यो पथमा अब यसले सबैसँग हो जति हावा पनि बिलाइसक्यो यो मुटु पनि अब छोरी सिलाइसक्यो हेर्नुहोस् छोरी संसारमा कोही बुझ्ने मान्छे छैन जति जसो सोच तर म तिमीलाई साँचो तर तिमीले बुझेनौ आऊ नजिक नजाउ टाढा भन्दा कहिले सुनेनौ मेरो जति इच्छा सके पुरा गर्नेछु अब जिन्दगीको नै okay lonely boy lonely boy आठको भोकलमा रहेको यो सङ्ग लिरिक्स पनि लन्ली बोय प्रसन्नाकै रहेको छ नेपमा एउटा नाम उदाउने क्रममा रहेको छ भनेर जानकारी पनि यही सङ्गबाट पनि पाएका छौँ युट्युबमा पनि फलो गर्न सक्नुहुन्छ होइन प्रसन्नजी हजुर युट्युबमा यति बेला भने एउटा चर्चा बटुल्ने क्रममै रहिरहेको छ साथीभाइको सहयोगले सेयर गरे बापत चाहिँ यो केही अगाडि बढ्ने क्रममै रहिरहेको छ तपाईँले पनि यदि अहिले हामीलाई सुनिराख्नु भएको छ भने यो सङ्घ यदि तपाईँ पनि नेपलाई रुचि गर्नुहुन्छ भने यो सङ्घलाई फलो गर्नु एकपटक यो सङ्घलाई भिजिट गर्नु र तपाईँको अनलाइक लाइक के छ त्यो भ्यू उहाँलाई चाहिँ रिप्लाई दिनु होला र अब फेरि पनि कुरा गरौँ यो नेपकै आखिरी नेपप नै रोज्नुको कारण के अन्य विधाहरू छन् आधुनिक छन् पप पनि छन् यस्ता दोहोरी सबै छन् यो नै रोज्नुको कारण चाहिँ के किनभनेदेखि मलाई चाहिँ होइन अरू सङ्गहरू भन्दाखेरि चाहिँ एउटा जुन एउटा नेपप छ होइन नेपपमा चाहिँ एउटा किनभनेदेखि त्यसको एउटा जुन एक्सप्रेसनहरू छ एउटा होइन एउटा वर्डहरूलाई एक्सप्रेस गर्ने हो त्यो चाहिँ मलाई चाहिँ एउटा मन पऱ्यो होइन एउटा किनभने अनि त्यसमा चाहिँ मेरो अरू गीतहरूभन्दा त्यसमा चाहिँ अत्तिकै होइन एउटा सानैदेखि चाहिँ एउटा अति नै इन्ट्रेस्ट भएको सङ्ग चाहिँ त्यही एउटा हो कि जुन चाहिँ एउटा मैले चाहिँ एउटा एक्सप्रेसन चाहिँ एउटा कस्तो भनेदेखि अलिकति होइन फिलिङ्समा आएर चाहिँ मैले त्यसमा चाहिँ दिन सक्छु कि भन्ने लागेर त्यतातिर आउनुभएको छ यहाँनिर हाम्रो समाजले नेपप हिपहप सङ्घहरूलाई ऱ्याप सङ्घहरूलाई चाहिँ कस्तो दृष्टिकोणले हेर्छ भने नि एज अ हाम्रो प्यारेन्ट्सहरूले पनि त्यो अलिकता पुराना पिँढीहरूले चाहिँ यो क्षेत्रलाई जस्तो अन्य विधालाई भन्दा पनि यो हिपहप ऱ्यापमा चाहिँ यो जेनेरेसन चाहिँ ड्रग्समा लागु पदार्थ मदिरामा लिप्त भएर चाहिँ यस्ता सङ्घहरू गाउने गर्छन् भन्छन् तपाईँलाई के लाग्छ हो सही हो होइन मेरो इभन मेरै दिदीले पनि होइन जुन आज चाहिँ अस्ट्रेलियामा हुनुहुन्छ उहाँले चाहिँ मलाई होइन मैले इभन कल गर्दाखेरि पनि होइन गीतहरू बनाएको रहेछस् होइन के तैँले त्यस्तै युज गरेर बनाइस् क्या हो भन्ने कुरा आयो कि मलाई पनि क्या मैले भने होइन किन र एउटा आज होइन अनेक छन् आज ऱ्यापरहरू होइन एउटा अनेक एउटा गीत गाउने गायकहरू छन् उनीहरूले एउटा चाहिँ के भनेदेखि गीत बनायो भनेर उनीहरूको आफ्नै स्टोरी हुँदैन नि त होइन एउटा उनीहरूको एउटा जुन आफूमा आफूलाई जुनमा इच्छा हुन्छ त्यो चाहिँ आफूले गर्ने हो भनेर मैले त्यो त्यसरी चाहिँ एउटा होइन एक्सप्रेसन दिएँ वास्तविकतामा के होला यो युवा जमात जसले चाहिँ ऱ्याप नेपप मन पराउँछ नि तिनीहरू चाहिँ यो ड्रग्सको क्षेत्रमा चाहिँ कतिको लागिराखेको हुन्छ तपाईँले के बुझ्नु भएको छ यङ हुनुहुन्छ त्यसैले यो प्रश्न hmm. राखेको यो चाहिँ कस्तो भनेदेखि एउटा ऱ्यापलाई मन पराउने एउटा नेपपलाई मन पराउने मात्रै चाहिँ एउटा ड्रग्समा लागेको हुन्छ भन्ने चाहिँ हुँदैन कि होइन hmm. कोही हुन्छ होइन यसलाई चाहिँ कसरी भनेदेखि मान्छेहरूलाई चाहिँ कस्तो इम्प्याक्ट पऱ्यो भन्दाखेरि एउटा जुन एउटा ड्रग सङहरू बनाएको हुन्छ होइन एउटा ऱ्यापरहरूले हो त्यो सङहरूले गर्दाखेरि चाहिँ मान्छेलाई इम्प्याक्ट परेको र होइन अब यही नेपमा चाहिँ होइन जुन चाहिँ अब हुन्छ नि त होइन एउटा जस ड्रगमा चाहिँ बढी भिजेकोहरू अब जसले चाहिँ एउटा जोस एउटा अति नै एउटा रफ ल्याङ्ग्वेजहरू चाहिँ एउटा होइन सङ्गहरूमा चाहिँ एउटा युज गरेको हुन्छ जस्तो यो तपाईँले भन्नुभयो रफ ल्याङ्ग्वेजहरू यो ऱ्यापहरूमा चाहिँ युज हुन्छ भनेर भन्नुभयो त्यो पाचे छ त भने त्यो पस्छ एउटा पस्ने खालको त एउटा छैन होइन तर तर पनि जस एउटा त्यो चाहिँ उनीहरूले चाहिँ एउटा आफैले चाहिँ एउटा त्यो चाहिँ आफैले सोच्न पर्ने कुराहरू हो कि अब फर्किन तपाईँले यो कुरा गर्नुभयो यहाँनिर मलाई अर्को एउटा कुरो पनि उठाउनु मन लाग्यो नेपाली साङ्गीतिक क्षेत्रमा दोहोरी गीत दोहोरी गीतमा माया प्रेमका भाव झल्किन्छन् एउटाले एउटालाई फकाउने कुरा हुन्छ भने समाजका कुराहरू पनि लिएर दोहोरी गीत गाइन्छ भने हजुर तपाईँहरूको यो हिपहप नेपमा चाहिँ ब्याटल भन्ने हुँदो रहेछ त्यो पनि नेप त्यो क्षेत्रको चाहिँ दोहोरी नै हो नि हजुर होइन यहाँनिर चाहिँ मैले कति ब्याटलहरू चाहिँ हेरेँ दुईजना ब्याटल खेल्ने बिचमा चाहिँ प्रतिस्पर्धा यस्तो हुन्छ कि एउटाले एउटालाई चाहिँ डोमिनेट गरिरहेको हुन्छ एउटाले एउटालाई तल झार्ने प्रयास गरिरहेको हुन्छ आखिर यो नै हो ब्याटल त्यो कस्तो भन्दाखेरि चाहिँ होइन एउटा जुन एउटा रबार छ त्यसमा चाहिँ एउटा एउटा लेभललाई डोमिनेट गरेर चाहिँ होइन एउटा तल झार्ने कामहरू जुन गरिरहेको हुन्छ त्यो चाहिँ किन त नि भन्दाखेरि एउटा होइन त्यसले चाहिँ आफ्नो चाहिँ एउटा जोस तत्काल चाहिँ आफ्नो एउटा ऱ्याप होइन एउटा सिर्जना गर्ने एउटा शक्ति चाहिँ बढाइरहेको हुन्छ कि त्यसले कि भनेपछि लिरिक्सहरू चाहिँ अझै बढ्दै जान्छ भन्नु खोज्नुभयो एउटा लिरिक्सहरू एउटा कम्पोज गर्न सक्ने एउटा शक्ति आफूमा आउँछ होइन <laughs> अनि त्यहाँबाट जोस् आफूलाई चाहिँ एउटा अरूको अगाडि चाहिँ होइन एउटा जोस् बोल्नलाई चाहिँ सेल्फ स्टिम चाहिँ हाई बनाउने काम पनि त्यसले गरिरहेको हुन्छ <laughs> यो बारेमा पछि पनि कुराकानी गरौँला तपाईँ यति बेला रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट प्रस्तुत भइराखेको प्रोग्राम पप ग्यालरीमा हुनुहुन्छ म छु तपाईँको दिलको साथी राजन दिल गुरुङ आज मसँग नवोदित ऱ्यापर नेपमा एउटा नाम बनाउन प्रयास गर्दै हुनुभएका नवोदित ऱ्यापर हुनुहुन्छ लोन्ली बोय पर्सन उहाँको सङ्घहरू अझै मसँग बाँकी छन् यति बेला भने सेकेन्ड सङ्ग प्ले आउट गर्ने बेला भएको छ त्यसपछि भने हामी सर्ट कमर्सियल ब्रेकतर्फ पनि लाग्छौँ first love by lonely boy on this time मात्र राम्रो लाग्थ्यो सबैको बेचमा मनको कुरा मनमै साँचेर राख्थे भगवान्सँग तिमी पाऊ भनी सधैँ माग्थे बोल्न खोज्थ्यो तिमीसँग तर डर लाग्थ्यो तिमी सामु पर्दा यो मन उडी फाक्थ्यो तिम्रो माया पाउन यो मन हतार गर्थ्यो तर सामु आउँदा पाइला पछि सर्थ्यो पिकनिकको रमझम परि चल्या थियो पनि जाने रे पनि हल्ला चल्या थियो अनि मैले सोचेँ पिकनिक नै बोल्छु उसँग मेरो मनको कुरा खोल्छु अनि त्यो डे उसँग बोल्थेँ जाउँ न घुम्न पनि उसलाई मैले भनिदिएँ हुन्छ पनि अनि हामी घुम्न गयौँ आफ्नो आफ्नो कुरा पनि सेयर गऱ्यौँ अनि च्याट गर्दै मेरो मनको कुरा उसलाई मैले भन्दै अनि ऊ हाँसेर मलाई डरको बनिन् अनि आफ्नो मनको कुरा सेयर गरिन् उसले पनि मलाई लाइक गर्छु भनिन् तर लाज लागेर नभने कि गएछिन् लेट नाइट च्याट पछि दुवैजना सुत्यौँ भोलि फेरि बिहान कलेजमा भेट्यौँ सधैँभरि च्याटमा बिजी हामी हुन्थ्यौँ केही डिस्कस परे दुवैजना रुन्थ्यौँ उसको घरमा कसले यो कुरा भनेछ त्यसैले उसलाई त विदेशको लगेछ बेला बेला उसलाई अनलाइनमा देख्थेँ उसलाई पनि मैले कति मेसेज देख्थेँ बोलिनँ तर ऊ मसँग कहिले तिमी बिना बाँच्दिन भनी भन्थे पहिले यति रिप्लाई आयो म रमाउँदै हेरेँ तर मेसेज पढ्दै बर्बर रासु छारेँ उसको त उतै बिहेको भएछ म प्रति त उसको फेक रहेछ रहेछ बिहापी भनेर उसले मलाई भनिन् अनि मिस्यु भन्दै मलाई ब्लक गरिन् यदि हामी साँझ अर्को वखत पिउँछु चाहिँदैन कोही अब एक्लै म जिउँछु गोरी त सुन मेरो मनको कुरा बुझन यो जन्म तिम्रै लागि हो गोरी त सुन नमस्ते म गायक सन्दीप सिंह तपाईँ अहिले सुन्दै हुनुहुन्छ छोटो समयमा बहुचर्चित हुनु सफल रेडियो रेडियो अर्पण एक सौ चार थुप्लो पाँच मेगा प्रसुति तथा स्त्री रोग सम्बन्धी बिरामीहरूका लागि विशेष जानकारी यस टाढी रत्नगर पोलिक्लिनिक प्राली तथा Ratnagar medicine centre main road टाढीमा प्रत्येक शनिबार बिहान दस बजे वरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डाक्टर श्री प्रसाद अधिकारी आउँदै हुनुहुन्छ त्यसैले तल्लो पेट दुख्ने पिसाब पोल्ने महिनाबारी हुँदा अत्याधिक रक्तस्राव हुने महिनाबारी अनियमितता तथा गडबडी सेतो पानी बग्ने पाठेघरको मुखमा घाउ भएको बाँझोपन आङ खस्ने अस्वाभाविक रूपमा गर्भ खेर जाने तथा गर्भवती महिलाको स्वास्थ्य खेर जाने लगायतका समस्याहरूको सफल उपचार गरिने हुँदा सम्बन्धित बिरामीले लाभ लिनुहोला फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक क्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई main road Tadhi phone number शून्य म्याथ तथा साइन्सको परीक्षा नै नदिकन पाँच विषयमा मात्र एसएलसी पास हुने सुवर्ण अवसर गत वर्ष फेल भएका विद्यार्थी तथा अहिले पढिरहेका विद्यार्थीहरूको लागि होस्टेलको व्यवस्था सहित टियु केयु पियु साथै विश्वभरि मान्यता प्राप्त कक्षा आठ नौ र दस फेल भएकाहरूले एसएलसी दिन पाइने लेडिजलाई लेडिज शिक्षकले नै पढाइने कक्षा एघार नपढी सिधै कक्षा बाह्रको परीक्षा दिन पाइने दुई सालदेखि दुई सालसम्मको एसएलसी को प्रश्न पत्रहरू को हल गराई हरेक हप्ता जाँच लिने सय प्रतिशत पासको ग्यारेन्टी साथै इङ्ग्लिस कोरियन जापानिज लगायत सम्पूर्ण ल्याङ्ग्वेज कक्षाहरू basic computer course diploma accounting package hardware networking र कम्प्युटर सम्बन्धी सम्पूर्ण सेवाहरूको व्यवस्था छ सम्पर्क attitude learning academy academy Khairenisar Parsa Narayani development ब्याङ्कको माथि फोन शून्य छप्पन्न पाँच तिरासी तिन सय तिन मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर खै के गर्ने यार एसएलसी पनि पास गर्नै सकिएन कमन यार एसएलसी पास हुन कुनै ठुलो कुरै छैन हाम्रै पूर्वी चितवनमा रहेको रोज एजुकेसन सेन्टरमा जान एसएलसी पास हुने तेरो सपना पुरा भइहाल्छ नि हाम्रा विशेषताहरू कक्षा सात आठ नौ र दस पास तथा फेल भएकाहरूले पढ्न पाइने कुनै पाँच विषय मात्र पास गरे पुग्ने साइन्स र म्याथ अनिवार्य पढ्न नपर्ने नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्वभरि नै मान्यता प्राप्त भएको पास गर्न सजिलो सम्पर्क रोज एजुकेसन सेन्टर खैरनी चार पर्सा सितुवन फोन नम्बर शून्य छप्पन्न पाँच त्रियासी पाँच सय चौवालिस मोबाइल अन्ठानब्बे चार पचास उनपचास दुई सय अठहत्तर र अन्ठानब्बे पाँच पचास अन्ठाउन्न दुई सय साठी ए भाउजू कता हिँड्नुभयो हेर्नुहोस् न बाबु छोरीको जापान जाने भिसा लाग्यो पैसाको बन्दोबस्त गर्न हिँडेको नि एक हप्ता अगाडि मात्रै छोरीको भिसा लागेन भन्नु भएको होइन र त्यो त हो नि बाबु तर टाढी पुल नजिकै रहेको ओकायामा कन्सल्टेन्सीमा विगतमा तथा अहिले भिसा नलागेका स्टुडेन्टलाई एक हप्ता होल्ड गराएर भिसा लगाइदो रहेछ नि ओकायामा त अरू कन्सल्टेन्सी भन्दा धेरै फरक रहेछ नि सम्पर्क ओकायामा कन्सल्टेन्सी प्राली टाढी पुल नजिकै एक्जिक्युटिभ डिरेक्टर पूजा कुबर मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी छ सय अन्ठानब्बे फोन नम्बर शून्य छपन्न पाँच साठी छ सय अन्ठानब्बे साथमा शान्त वातावरणमा अनुभवी शिक्षकहरूद्वारा जापानिज ल्याङ्ग्वेज सिकाइनुका साथै न्युजिल्यान्ड जान चाहनेहरूका लागि परामर्श दिइन्छ नगर चितवन टाढी मनोरञ्जन केन्द्र सबै मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय जनासम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खान सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढुंगे धारा children park musical shower dance restaurant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 बाँच्नलाई मैले सोचे तिमीलाई मैले सोचे तिमीलाई नमस्कार म गीतकार तथा सङ्गीतकार रोहन कार्की यति बेला तपाईँहरू सुन्दै हुनुहुन्छ छोटो समयमा बहुत चर्चित हुन सफल रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघा भन्छु भने तिमीलाई सधैँ रोए रे जिउलामा okay welcome back after this sir commercial break ब्रेकपछि फेरि पनि उपस्थित भइसकेका छौँ पप ग्यालरीको साथमा म तपाईँको दिलको साथी राजन दिल गुरुङ मेरो आवाजलाई तपाईँ समक्ष पुऱ्याउन सपोर्ट गर्दै हुनुहुन्छ टेन्सन पार्टनर राज आज पप ग्यालरीमा हामी नवोदित ऱ्यापर नेपमा एउटा नाम बनाउन प्रयासरत एकजना नेपाली ऱ्यापरसँग चाहिँ कुराकानी गरिरहेका छौँ फेरि पनि स्वागत छ प्रसन्नजी धन्यवाद अब कुरा गरौँ हामी ऱ्यापको भविष्यको बारेमा कस्तो छ यसमा लागेर केही गर्न सकिन्छ केही कमाउन सकिन्छ कमाउनु भन्दा पनि होइन एउटा कमाउनु चाहिँ एउटा मेन उद्देश्य होइन कि एउटा के भनेदेखि म्युजिकलाई चाहिँ होइन एउटा कसरी चाहिँ एउटा नेपपलाई चाहिँ अगाडि बढाउने हो र कसरी चाहिँ एउटा जस युवाहरूमा चाहिँ होइन एउटा नेपालको चाहिँ छाप फैलाउने भन्ने कुरा हो त्यो चाहिँ नेपपलाई अगाडि बढाउने भन्ने कुरा गर्नुभयो तपाईँले युवाहरूमा चाहिँ यो आवाजलाई चाहिँ फैलाउने विचार गर्नुभयो यसको लागि इकोनोमिक सपोर्ट चाहिँदैन इकोनोमिक सपोर्ट चाहिन्छ त्यो चाहिनेको लागि त योबाट पनि त केही हुनु पर्यो नि केही आम्दानी त हुनु पर्यो नि हजुर त्यो अब जस आम्दानी त एउटा जस त्यसलाई चाहिँ खासै अब त्यो चाहियो होइन अब त्यसलाई खासै त्यति जस फाइदा खाने भन्ने त्यो त्यो तरिकाले चाहिँ जाने होइन क्या जस्तो मैले अहिले देखिराखेको छु यो नेपमा चाहिँ दुईजना चाहिँ अलिक बढी चर्चामा रहेको छ एकजना लाउरे र अर्को यामा बुद्ध यिनीहरूले इकोनोमिक पनि पाइराखे राखेका छन् होला हजुर तर नवोदितहरूलाई त धेरै गाह्रो छ नि कस्तो लाग्छ तपाईँलाई गाह्रो छ होइन अति नै गाह्रो छ गाह्रो पनि तर के कस्तो भन्दाखेरि एउटा जब चाहिँ एउटा पब्लिसिटी बढ्छ नि त होइन पब्लिसिटी बढेपछि चाहिँ त्यो चाहिँ एउटा आफै चाहिँ त्यो इकोनोमिक कन्डिसनहरू चाहिँ मेन्टेन हुँदै जाने भनेपछि पब्लिसिटी जति बढायो इकोनोमिक मेन्टेन्स पनि त्यसरी नै हुँदै जान्छ भन्नु खोज्नुभएका पारिवारिक स्रोतबाट सपोर्ट नपाएपछि त्यतातिर ढल्किन गाह्रो त निकै गाह्रो छ नि है गाह्रो छ कसरी चाहिँ त्यसको पूर्ति गर्नुहुन्छ साथीभाइहरूबाट मात्रै सकिएला अब जस एउटा साथीहरूले होइन एउटा भन्छन् होइन पर्सनल तैँले होइन एउटा केही गर्छस् भनेदेखि चाहिँ होइन एउटा जस म्युजिक भिडियो गर्ने भनेदेखि होइन तेरो फ्यामिली नभएर केही छैन होइन आज हामी छौँ होइन हामीले अब तँ होइन जति सक्छ त्यति चाहिँ हामीले गर्छौँ कि होइन हामी गर्छौँ भिडियो तैँले निकाल भनेर चाहिँ मलाई चाहिँ लास्ट फोर्स गरिरहेछन् कि तर म चाहिँ के चाहन्छु भनेदेखि नै होइन म चाहिँ सकेसम्म आफै गर्छु होइन फ्यामिलीबाट कुरा गर्छु भन्दाखेरि फ्यामिलीबाट नभएपछि चाहिँ मैले चाहिँ होइन एउटा आफैले गर्छु भनेर चाहिँ त्यो चाहिँ सोचिरहेको छु कि अब कि जस्तो तपाईँको मात्र नभइकन होइन यस्तो यो क्षेत्रमा लाग्ने अन्य नेपाली ऱ्यापरहरूको पनि फ्यामिली ब्याकग्राउन्डबाट सपोर्ट पाइरहेका छैनन् त्यस्ता भनौँ न प्यारेन्ट्सहरूलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ के भन्न चाहन्छु भनेदेखि चाहिँ एउटा होइन एउटा नेपपलाई चाहिँ एउटा आज एउटा होइन कसैले नराम्रो सोध्छ भनेदेखि चाहिँ त्यसलाई चाहिँ सुनेर हिँड्ने होइन कि एउटा नेपपको एउटा होइन कसैको ऱ्याप नराम्रो होला कसैको वर्डहरू नराम्रो होला होइन तर एउटा के भनेदेखि एउटा त्यसको वर्डको चाहिँ एउटा मिनिङहरू चाहिँ बुझ्ने प्रयास गर्नुहोस् कि होइन एक दिन चाहिँ कस्तो भने तपाईँको छोरछोरी बहिनी चाहिँ एउटा के भनेदेखि ठुलो एउटा होइन स्टार भएर चाहिँ एउटा निस्किन सक्छ कि आज एउटा के भनेदेखि उसको चाहिँ एउटा आज चाहिँ उसको के भनेदेखि एउटा पब्लिसिटी छैन होला होइन आज उसले चाहिँ तपाईँहरूले सोचेको जस्तो गरे छैन होला तपाईँले एउटा डक्टर बनाउने इन्जिनियर बनाउने एउटा तपाईँहरूको लक्ष्य होला तर उसले यदि त्यो चाहन्न भनेदेखि चाहिँ त्यो तपाईँले चाहिँ कस्तो भने उसको एउटा लक्ष्यलाई चाहिँ तपाईँहरूले चाहिँ आफ्नो आफूले चाहिँ कर नगर्नुहोस् कि यो गर भनेर कि यो वन त्यो वन भनेर कर नगर्नु हजुर आफ्नो बच्चाले के चाहेको छ त्यो चाहिँ बन्न दिनुहोस् भन्न खोज्नु भएन पक्कै पनि एउटा कुनै पनि काममा चाहिँ लगनशील भएर लाग्यो भने त्यसमा सफलता पाइन्छ भने हामी कार्यक्रमको लास्टतिर पनि आइसकेका छौँ प्रसन्नजी अब एउटा आवाज सुन्छौँ तपाईँको कुन सङ्ग सुनाउनुहुन्छ कस्तो यो शब्द माया भन्ने चिज कहिले अन्त्य नहुने यो बिछोड भन्ने रित पहिलो माने मन चोरी लाने बिस्तारै सम्बन्ध नजिक हुँदै जाने भन्दैन सानो ठुलो यो मायाले तडपाउँछ पछि त्यही मायाको साथले सुरुमा माया फुल भई फुल्छ तर केही पछि माया डुब्छ ओके चाहिँ माया प्रसन्नाको भोकलमा lonely boy Prasanna new rapper उहाँको भोकलमा सुनिसकेका छौँ लाइभली पनि अनि यो रेकर्डेड सङ पनि सुनिसकेका छौँ भने अब हामी लास्टमा छौँ प्रसन्नाजी तपाईँको यो आवाजलाई सुनेर बस्नुहुने अनि तपाईँलाई चाहनुहुने साथीहरूले तपाईँलाई कहाँ फलो गर्न सक्छन् फेसबुक युट्युब कहाँ मेरो फेसबुकमा पनि मेरो पेज छ होइन लन्ली बोय प्रसन्न अनि इभन मेरो YouTube ID the lonely way Prasanna छ त्यसमा पनि होइन सब्सक्राइब गर्न सक्नुहुन्छ तपाईँहरूको एउटा होइन मेरो सङ्ग चाहिँ कस्तो लाग्यो तपाईँले त्यसमा कमेन्ट गर्न सक्नुहुन्छ तपाईँको लाइक डिसलाइक के छ होइन तपाईँहरूले त्यहाँ देखाउन सक्नुहुन्छ पक्कै पनि साथी म पनि आग्रह गर्छु तपाईँलाई सङ्गीत भनेको सङ्गीत हो यसलाई नेगेटिभ सेन्सले नहेर्नु होला सङ्गीतमा एउटा छुट्टै आनन्द छ त्यो जुनसुकै विधामा भए पनि सङ्गीत भनेको सङ्गीत हो यसले ज्यान समेत बचाउनु पनि सक्छ तपाईँको मनलाई आनन्दित तुल्याउन पनि सक्छ त्यसैले सङ्गीतको पछि लागौँ सङ्गीतलाई नकारात्मक सोचले नहेरौँ सङ्गीतले तपाईँलाई नै एक दिन एउटा ठाउँमा पुऱ्याउँछ सफलताको पहिचान दिलाउन सफल हुन्छ सङ्गीतमा त्यति पावर छ भन्ने सुनेको छु खैर अब भने हामी बिदा माग्नुपर्ने बेला पनि भइसकेको छ प्रसन्नजी यहाँसम्म आउनुभयो कार्यक्रममा आउनुभयो तपाईँको समय दिनुभयो यसको लागि धेरै धेरै धन्यवाद र अन्त्यमा लिसनरहरूलाई तपाईँ जस्तै यसरी अगाडि बढ्न चाहनेहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ होइन जो चाहिँ एउटा आज चाहिँ एउटा म्युजिकको क्षेत्रमा चाहिँ अगाडि बढ्न चाहनुहुन्छ होइन म चाहिँ उहाँहरूलाई चाहिँ जस्ट गो अन के होइन यदि कसैले तपाईँलाई सपोर्ट गर्दैन भनेदेखि आज तपाईँले केही गरेर देखाउनुहुन्छ भने एउटा पछि चाहिँ के भनेदेखि तपाईँ आफू प्र्याक्टिस गर्दै जानुहोस् तपाईँको ट्यालेन्ट चाहिँ होइन एउटा फुल छरेपछि चाहिँ फुल फुलेपछि चाहिँ सुगन्ध चाहिँ होइन छ भनेर कसैले देखाउनु पर्दैन त्यो सुगन्ध आफै फैलिन्छ कि होइन एक दिन चाहिँ तपाईँ चाहिँ अवश्य तपाईँको टार्गेटमा पुग्नुहुन्छ होइन हुन्छ यहाँसम्म आइदिनु भयो थ्याङ्क यू भेरी मच हजुर धन्यवाद आज हामीले नवोदित ऱ्यापर प्रसन्नसँग कुराकानी गऱ्यौँ अब भने बिदा पर्ने हुन्छ यतिन्जेलसम्म radio Arpan one four one five mega सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट सुनेर साथ दिनुभयो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई थ्याङ्क यू भेरी मच हाम्रो आवाजलाई तपाईँसँग पुऱ्याउन सपोर्ट गर्नुहुने टेक्निसियन पार्टनर राज पौडेललाई पनि थ्याङ्क यू भेरी मच भन्दै once again thank you very much Prasanna अब भने लास्टमा स्कुल डेज बाई प्रसन्ना लनले बाई प्रसन्नाको सङ्ग तपाईँको माझमा प्ले आउट गर्दै अलवेज लभ नेपाली म्युजिक भन्दै म तपाईँको दिलको साथी राजन दिल गुरुङ छुटिन्छु हर्ष त नमस्ते हाब गरेर टाइम बिल्कुल स्कुल डेज सम्झिन्थे मनमा एउटा हर्ष वर्ष हर्षको बिचमा उसको याद पनि बस्छ त्यो दिनहरू म चाहेर पनि भुल्दिनँ उनीसँग घुमेको हिँडेको हरेक पल धेरै माया गर्थेँ उनलाई म आफ्नो प्राण भन्दा बिस्तारै बिस्तारै टाढा आज उहीमा भन्दा रिसाउँछ रे उनी आज मेरो नाम सुन्दा तर खुसी थिएँ उसले मेरो कुरा बुझ्दा मनै खुसी मेरो उसले उठ चुम्दा तर टाढा छिन् आज उनी म भन्दा ए आइ मिसिङ यु आज स्कुल सकिएको पनि एक वर्ष भएछ उसको यादले अझै मलाई पिरो लिरहेछ त्यो क्लास अनि सरको मन छुने गाली क्यान्टिनमा आज मेरो भोलि तेरो पाउने पाली हाम्रो मायाको सारा स्कुलले गुणगान गाउँथ्यो मलाई थाहा छ उसले पनि यही चाहन्थ्यो तर किन के कारण टाढिनु बुझ्न सकिनँ कुरा सम्झदा नै हुन्छ आज मेरो मन किन्न त्यसैले उनलाई म अझै सम्झिरहेछु म भिन्न भिन्न छु म आज तिमी बिना किन मन रोइरहेछ मेरो किन Yeah. Yeah, I'm missing you, baby. Every time I think about you. आज ऊ कर्म पर्छ कक्षा एघारमा तर उसको याद छ अझ मेरो मनमा आजको दिन आँसु झर्छ उनीलाई सम्झाउँदा उसैको याद आउँछ कसैले मलाई फकाउँदा म माफ माग्छु आज मेरो गल्तीमा तिम्रो लागि माया छ अझ मेरो यो मुटुमा टु थाउजन्ड फोर्टिनको भ्यालेन्टाइन पनि आएछ तिमी छैनौ त्यसैले म एक्लै भएछु यो भ्यालेन्टाइन अब तपाईँ हाम्रै बजार बकुलहरमा सर्व सुविधा सम्पन्न केयन प्लाजा केयन प्लाजा तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहनु पर्ने झन्झटलाई मुक्त गर्नका लागि सुसेन्टर fancy electronics cosmetic dry cleaners cycle store hotel boutique kurta sari gift item पूजा सामग्री ladies tailors baby cycle walker झोलुङ्गो लगायत अन्य पसलहरू केयन प्लाजामा खुलिसकेको छ साथमा नयाँ व्यवसाय सुरु गर्न चाहन्छ जाने महानुभावहरूका लागि अब केही सटर भाडामा रहेको जानकारी गराइन्छ सुरक्षाको राम्रो प्रबन्ध पर्याप्त पार्किङ खाने पानी दस फिट चौडाइको प्यासेज भएको सर्व सुविधा सम्पन्न केयन प्लाजा रत्नगर आठ बकुलहर प्रोपाइटर राज श्रेष्ठ मोबाइल अन्ठानब्बे चार पचास असी पाँच बहत्तर अन्ठानब्बे चार पचास उना दुई सय असी साथै हामी कहाँ हेल्थ क्लबको पनि सुविधा छ अर्पण टाइम चेन्ज अहिले दिउँसोको दुई बज्यो यस अर्पण टाइम चेकको साथमा टाढी रत्नगर पोलिक्लिनिक प्राली र मार्शल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह किल्ने जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्जोनी तथा नशा रोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार जोनी नशारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोनी दुख्ने सुन्निने घुडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पूर्वी चितवनकै एकमात्र मात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ बाइक एक्सचेन्ज सुविधा किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पाठ सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम मगनी चोक पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी एक सय उनासे मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनासे गाडी सोरुम रत्नगर दुई मेन रोड टाढी फोन नम्बर शून्य छप्पन्न पाँच एकसठी शून्य सन्ताउन्न स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो मात्र मार्सल इम्पोरियममा मनोरञ्जनका लागि सुन्नु हजुर रेडियो सुन्नु हजुर यस अर्पण समाचारको साथमा Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस The next education आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private